नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता आर्या व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनाका लागि डलरमा भएको विद्युत सम्झौता पीपीए रोक्न निर्देशन दिएको छ सिंहदरबारमा आज बिहान बसेको बैठकले विद्युत खरिद सम्झौता पीपीए अमेरिकी डलरमा गर्नु पर्नाको कारणका विषयमा छलफल भइरहेको भन्दै तत्कालका लागि चमेलिया आयोजनाका लागि रकम रोक्का गर्न निर्देशन दिएको समिति सदस्य प्रेम बहादुर सिंहले बताउनु भएको छ बैठकमा समिति सदस्यहरूले डलरमा गरिएको पिपिएको कडा आलोचना गर्दै आगामी दिनमा पनि जुन पायो त्यही आयोजनाको अमेरिकी डलरमा पिपिए गर्दै जाँदा प्राधिकरणको वित्तीय अवस्था थप धाराशायी बन्ने जिकिर गरेका छन् साथै उनीहरूले दुई हजार छप्पन्न सालसम्म नाफामा रहेको प्राधिकरणले भोटेकोशी र खिम्ती आयोजनासँग डलरमा पिपिए गरेपछि पछि घाटामा जान लागेको सभासदले भनाइराखेका छन् सभासदहरूले डलरमा पिपिए गर्ने कार्यले प्राधिकरणको मात्र नभई देशकै अर्थतन्त्रमा प्रहार गर्ने समेत धारणा राखेका छन् बैठकमा उपस्थित हुनुभएका ऊर्जा मन्त्री राधा ग्यावालीले विद्युत सम्झौता पिपिए विगतदेखि नै डलरमा हुँदै आएको जिकिर गर्दै यसबारे थप अध्ययन गर्ने बताउनु भएको छ स्वदेशी खपतका लागि उत्पादन हुने विद्युतको अमेरिकी डलरमा पिपिए गर्दा नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था झनै कमजोर बन्दै बन्ने भन्दै समितिले अहिलेसम्म भएका पिपिएको विवरण यसअघि नै माग गरिसकेको छ विद्युत खरिद सम्झौता पीपीए अमेरिकी डलरमा गर्नुपर्नाको कारणका विषयमा थप छलफल गर्नुपर्ने भएकाले समितिको अर्को बैठक उनातिस गतेका लागि बोलाइएको पनि सिंहले बताउनु भएको छ यसैबीच सरकारको नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदमा आजदेखि दलीय आधारमा छलफल हुने भएको छ आज बस्ने संसद बैठकमा नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल हुनेछ सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि आज र भोलि छलफल गरेर पारित गर्ने तयारी भएको छ व्यवस्थापिका संसदको बैठकमा आइतबार सरकारका तर्फबाट राष्ट्रपति डाक्टर रामवरण यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो सरकारको नीति तथा कार्यक्रममा सत्तारूढ दल कङ्ग्रेस र एमालेका सभासदहरूले चर्को चर्को आलोचना गरे पनि पारित गर्ने बताउनु भएको छ भने प्रमुख विपक्षी ए माओवादी सहित साना दलका तेह्र सभासदहरूले संशोधनको प्रस्तावमा संसदमा दर्ता गराएका छन् आजदेखि दलीय आधारमा सुरु भएको छलफल भोलि सकेर केही दिन संसदको बैठक स्थगित गर्ने तयारी भएको छ नेकपा एमालेको पर्सि हुने महाधिवेशन उद्घाटनको व्यवस्थापकीय काम जारी रहेको एमाले जनाएको छ खाद्य उपसमिति आवास उपसमिति अतिथि सत्कार उपसमिति सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन समिति महाधिवेशन स्थल व्यवस्थापन उपसमिति प्रचार उपसमिति कार्य लगायत कार्यालय लगायत उपसमितिहरूले आफ्ना कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको नेकपा एमाले जनाएको छ महाधिवेशनमा भाग लिन भारतीय कम्युनिस्ट पार्टी भारतीय कम्युनिस्ट पार्टी भाजपा माली liberation forward bloc Russian communist party revolutionary communist party of Bangladesh communist party of Sri Lanka people's party of कम्बोडियाबाट प्रतिनिधि आउने निश्चित भइसकेको छ महाधिवेशनमा नेपालका राजनीतिक पार्टीहरूमध्ये संविधान सभामा प्रतिनिधित्व गर्ने सबै पार्टीसहित नेकपा माओवादीलाई पनि आमन्त्रण गरिएको छ प्रचार उपसमितिले काठमाडौँ उपत्यका का सबै चोक उपत्यका भित्रका क्याम्पसहरू आकाशे पुलमा ब्यानर तथा होर्डिङ बोर्ड राख्ने काम जारी राखेको एमाले जनाएको छ यसैबीच महाधिवेशनको उद्घाटन सत्रमा रोबोटको प्रयोग गर्ने भएको छ रोबोटबाट महाधिवेशन उद्घाटन गराउनका लागि रोबोट क्लबका तीसजना इन्जिनियरहरू खटाएको एमाले जनाएको छ उद्घाटनमा कम्प्युटरबाट एमिनेसन गराइने तयारी पनि गरेको छ यो प्रविधि अन्तर्गत रोबोट र कम्प्युटरको सहायताले थ्री डी एमिनेसन र मेकानिकल एमिनेसन दुवैको प्रयोग गरिने इमाले जनाएको छ नाइजेरियामा दुई सय बालिका अपहरण गर्ने बोकोहरामको मुख्य सूत्राधार मानिएका एक नेता पक्राउ गरेको त्यहाँको सेनाले दावी गरेको छ बालिका अपहरणमा सक्रिय संलग्न रहेको बाबुजी यारी नाम गरेका व्यक्तिलाई पक्रन सफल भएको सेनाले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ उनी ग्वाजाका परम्परावादी नेता एमिरको हत्यामा समेत संलग्न भएका थिए व्यापारी पृष्ठभूमिका यारीकै संलग्नतामा उत्तरी चिबोक सहरबाट दुई सय भन्दा बढी बालिका अपहरण गरिएको दावी सरकारी सेनाले गरेको छ नागरिक भेषमा रहेर सेना विरुद्ध यारीले सुराकी गर्ने गरेको पनि सेनाले जनाएको छ गत चौध अप्रेलमा बोकोहरमले अपहरण गरेका दुई सय बारे अझै केही पत्तो लाग्न सकेको छैन नेपाल क्रिकेटका मुख्य प्रशिक्षक उबुदु नायकलाई फर्काउन सरकारले चासो देखाएको छ नेपाल क्रिकेट संज्ञानले आर्थिक अभाव देखाउँदै करार थप नगर्ने निर्णय गरे पनि अर्थमन्त्री डाक्टर रामशरण महतले नेपाली क्रिकेटको स्तर बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दशा नायकलाई गुमाउन नसक्ने भन्दै सरकारले चासो व्यक्त गर्नु भएको छ आज बिहान ट्विटरबाट अर्थमन्त्री महतले दासा नायकेको कडा परिश्रमका कारण नेपाली क्रिकेटको स्तर माथि पुगेकाले उनलाई गुमाउन नहुने भन्दै फर्काउन सरकारले सहयोग गर्न तयार रहेको बताउनु भएको छ यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन